रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको साँझ छत्तीस बजेको अर्पण स्थानीय समाचारमा तपाईंलाई स्वागत छ म अनिता अर्याल बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आज नेपाली कंग्रेसले रत्नगरमा बीपी स्मृति सभा गरेको छ नेपाली कंग्रेस रत्नगर समितिले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकलाई सही दिशा निर्देश गर्न बीपीले प्रतिपादन गरेको सिद्धान्त अंगीकार गर्नुपर्नेमा जोड़ दिएका छन् उनीहरूले बीपीले देखाएको बाटोलाई नछाडे पनि सिद्धान्तमा स्पष्ट नभएको बताएका छन् कार्यक्रममा कंग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले बीपीले अंगीकार गरेको समाजवादको नीतिलाई अवलम्बन गर्न सके पार्टीसँगै मुलुकको पनि हित हुने बताउनु भएको छ विकासलाई जनतासँग जोडेर अगाडि बढ्न सके मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ कार्यक्रममा सभासद्वय शेषनाथ अधिकारी र रामकृष्ण घिमिरेले तोकिएकै समयमा संविधान निर्माणका लागि कंग्रेस प्रतिबद्ध रहेको र त्यसका लागि प्रक्रियागत रूपमा काम भइरहेको बताउनु भएको छ नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले बीपी कोइरालाको सिद्धान्तलाई पछिल्लो पुस्ताले पूर्ण रूपमा अंगीकार गर्न नसकेको बताउनु भएको छ कार्यक्रममा पूर्व सांसद एकनाथ राणा भाट महासमिति सदस्य डाक्टर तीर्थ खनिया नेपाली कंग्रेस जिल्ला सभापति टेकप्रसाद गुरूङ क्षेत्रीय सभापति कुमार कार्की लगायतले बीपीले प्रतिपादन गरेको सिद्धान्तका बारेमा बोलेका थिए स्मृति सभा नेपाली कंग्रेस नगर समिति रत्नगरका सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आयोजना गरेको साप्ताहिक कार्यक्रमको पनि आजै समापन गरिएको छ शतवार्षिकीको अवसरमा नगर समितिले वृद्ध विद्यालय फलफूल वितरण रक्तदान कार्यक्रम वक्तित्व कला र निबन्ध प्रतियोगिता गरेको थियो बाघको छालासहित समातिएका एकजना व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्ष कैद सुनाएको छ वन्यजन्तु अपराधमा हुने यो सबैभन्दा कम सजाय हो विक्रमसम्म दुई हजार उनासत्तरी साल साउन बाह्रमा समातिएका मकवानपुर काकडा गाविस वडा नम्बर चार स्थायी घर भई मकवानपुरकै मनहरी वडा नम्बर दुई नयाँ बस्तीका सीताराम थिङलाई निकुञ्जले सो सजाय तोकेको हो निकुञ्जले गएको असार तीन गते थिङलाई कैद सजाय गरेको थियो निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले प्रेस विज्ञप्ति निकालेर सो जानकारी गराउनु भएको हो पूर्व पश्चिम राजमार्गको मनहरीमा बाघको साढे किलो हड्डी बिक्री हुँदैछ भन्ने सूचना पाएका आधारमा पुगेको निकुञ्जको गस्ती टोलीले थिङलाई समाएको थियो गस्ती टोलीले समाउँदा थिङबाट बाघको हड्डी नभई बाघको छाला बरामद भएको थियो बाघ गैंडा जस्ता दुर्लभ वन्यजन्तु मारेमा वा त्यस्ता जनावरको अंग बिक्री गरेमा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रूपियाँसम्म जरिवाना र कैद र जरिवाना दुवै हुन सक्ने निकुञ्ज एनमा व्यवस्था रहेको छ निकुञ्जले सोही मुद्दामा फरार प्रतिवादी रहेका दुईजनालाई पनि समाएर पूर्वपक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरेको छ थिङकै साथीहरू सुकुम बहादुर मोक्तान र गुणराज रूम्बालाई निकुञ्जले साउन दुई गते शुक्रबार भरतपुर कारागारमा थुनामा राख्ने आदेश दिएको छ उनीहरू विरूद्ध थिङसँगै मुद्दा चलेको थियो मोक्तान र रूम्बा दुवैजना थिङको जस्तै काँकडा घर भए पनि मनहरीमा बस्दै आएका थिए निकुञ्जले सुकुम बहादुरलाई असार आठ गते समाएको थियो त्यस्तै गुणराज त्यसको एक हप्तापछि असार पन्ध्रमा पक्राउ परेका हुन् चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ बाघको मुख्य वासस्थान हो अघिल्लो वर्ष घोषणा भएको गणनाको नतिजा अनुसार यस निकुञ्ज र आसपासको क्षेत्रमा कम्तीमा पनि एक सय बीस बाघ रहेका छन् सीमा सुरक्षा बल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढंगबाट आज बिहान मृत्यु भएको छ दुई अघि नानगढ़को लाइन चोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात अचेत बनेपछि उपचारका लागि भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो उपचारका क्रममा आज बिहान आठ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनु भएको छ कञ्चनपुरको झलारी गाउँ विकास समिति वडा नम्बर नौ स्थायी घर भएका तीस वर्षीय जोशी आइतबार दिउँसो सो लजमा एक महिलासँगै गएका थिए राति अकस्मात उनी अचेत बनेपछि अस्पताल भर्ना गरिएको हो जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ जोशी बसेको कोठामा विषादीको डब्बा फेला परेको प्रहरीले जनाएको छ रत्नगर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र भएको अतिक्रमण भोलिदेखि हटाउने भएको छ पटक पटक आह्वान गर्दा पनि अतिक्रमण नहटाएपछि नगरपालिकाले बल प्रयोग गरी हटाउने भएको हो अतिक्रमण हटाउन नगरपालिकाले पैंतिस दिने सार्वजनिक सूचना समेत जारी गरेको थियो सड़क दायाँ बायाँ पच्चीस मिटर क्षेत्रमा रहेका घर टहरा रिक्सा ठेला निर्माण सामग्री हटाउन नगरपालिकाले निर्देशन दिएको हो सड़क अतिक्रमण हुँदा दुर्घटना हुने तथा बजार कुरूप बन्दै गएपछि डोजर लगाएर अतिक्रमण हटाउन लागेको नगरपालिकाका निमित्त अतिरिक्त कार्यकारी अधिकारी सीताराम पोखरेलले जानकारी दिनुभएको छ सड़क दायाँ बायाँ अतिक्रमित क्षेत्र व्यवस्थापनका लागि नगरपालिकाले विगत दुई तीन वर्षदेखि पहल गरे पनि सफल भने हुन सकेको छैन केही ठूला व्यापारी समाजसेवीहरूले नै सड़क च्यापेर बनाएका घर टहरा र निर्माण सामग्री नहटाउँदा समस्या भएको पोखरेलले बताउनु भएको छ रत्नगर नगरपालिका का कर्मचारी टोल विकास संस्था समन्वय समितिका अध्यक्ष नागरिक सरोकार मंचका अध्यक्ष एवं सदस्यहरू पत्रकार लगायतको टोलीले अवलोकन गर्दै अतिक्रमित क्षेत्रबाट आफ्नो व्यवसाय निर्माण सामग्री हटाउन निर्देशन समेत दिएको छ आजसम्म अटेर गरे भोलि बुधबारदेखि डोजरको प्रयोग गरेर अतिक्रमण हटाउने नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरण राज पौडेलले बताउनु भएको छ टोलीले रत्नगरको बकुलहरदेखि टाढीको ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रसम्म अतिक्रमण क्षेत्र खाली गराउन स्थानीय व्यापारी तथा सम्बन्धित घरधनीलाई आग्रह गरिएको पौडेलले बताउनुभयो प्रेस चौतारी चितवनको छैठौं जिल्ला अधिवेशन साउन एकतीस गते भरतपुरमा हुने भएको छ जिल्ला कमिटिको आज बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको संयोजकत्वमा मूल तयारी समिति पनि गठन गरेको छ त्यस्तै उपाध्यक्षमा शिशिर समय संयोजकत्वमा व्यवस्थापन उपसमिति सचिव तीर्थ नेपालको संयोजकत्वमा संगठन सुदृढीकरण उपसमिति र कोषाध्यक्ष सुभाष पण्डितको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ साथै बैठकले नयाँ सदस्यता र सदस्यता नवीकरण आगामी साउन पच्चीस गतेसम्म गरिसक्न सम्पूर्ण सदस्यहरूलाई आह्वान गर्ने निर्णय समेत गरेको छ यसै गरी अधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउन सहयोग गरिदिन चौतारीले आग्रह गरेको छ शाखा अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले चितवनका प्रचार विभाग प्रमुख अरूण पीड़ित भण्डारी चौतारी नारायणी अञ्चल कमिटी अध्यक्ष तिलक रिमाल प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो टिकौली जंगलबाट आहारको खोजीमा बाहिर आएको अजिंगरलाई उद्धार गरिएको छ भरतपुरको गुन्द्राङ ट्राफिक बीट नजिक खोलामा फेला परेको अजिंगरलाई श्रीजङगणको बीस हजारी पोस्टमा तैनात नेपाली सेनाले उद्धार गरेका हुन् स्थानीयले अजिंगर देखेपछि सेनालाई खबर गरेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङगणको बीस हजारी पोस्टका सेनाहरूले निकुञ्जको रोहबरमा पुनः सोही जंगलको मध्यभागमा लगी छोडिदिएका थिए सो बच्चा अजिंगर दुई केजी तौल भएको र पाँच मिटर लम्बाएको थियो भारतबाट अवैध रूपमा नवलपरासी भित्राएको करिब तीन लाख बराबरको विभिन्न सामान आज प्रहरीको टोलीले बरामद गरेको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष गैरीको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले जिल्लाको सदरमुकाम परासीबाट सो अवैध सामान बरामद गरेको हो बरामद गरिएका सामानहरूमा विभिन्न किसिमका कपड़ाहरू रहेका छन् यसै गरी प्रहरीले सो अवैध सामान ल्याउन प्रयोग गरिएको दुईवटा भारतीय मोटरसाइकल समेत बरामद गरी भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ नेकपा एमाले चितवन र पुष्पलाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा छत्तीसौं पुष्पलाल स्मृति दिवसको अवसरमा भोलि पुष्पलाल र परिवर्तित नेपाली समाज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 जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one express money transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठजनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछ सम्हालेर एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre shining education centre होइन हजुर निराश देख्दैछु नि के को चिन्ता परेको छ आज